अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको नियमित प्रोग्राम जस्ट फर एनसीमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छौँ म दिवस मगर अनि म सुजिता हमाल र हाम्रो आवाज तपाईँको रेडियो सेटसम्म श्रोता समक्ष पुर्याउनको लागि यति बेला भने प्राविधिक कक्षीमा रहेर राजीले हामीलाई सहयोग गरिरहनु भएको छ सहयोग गर्दै हुनुहुन्छ र कार्यक्रम जस्ट फर इन्जोयमा आज भने हामीले एउटा टपिक्स लिएर आएका छौँ टपिक्स त्यो टपिक्सको तपाईँको विचार बुझ्नेछौँ त्यो विचार बुझ्नको लागि शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ र साथमा तपाईँले तपाईँको आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ र साथमा हाम्रो राज्यले पनि निकै रमाइला साङ्गीतिक आवाजहरू बसाउने गर्नुहुन्छ होइन त दिवस आजको हाम्रो टपिक्स रहेको छ प्रेम एक थोक बनेर आउँछ अनि सबै थोक लिएर जान्छ किन होला सुजिता मैले भर्खर सुनेको है मैले चाहिँ एउटा समरलभ भन्ने एउटा बुक पढेको थिएँ त्यसमा चाहिँ मैले सु सुबिन भट्टराईले लेखेको थियो प्रेम एक थोक बनेर आउँछ अनि सबै थोक लिएर जान्छ किन होला जस्तो लाग्छ तिमीलाई चाहिँ तिम्रो विचार चाहिँ दिनुपर्दा के जस्तो लाग्छ मलाई चाहिँ अब प्रेम एक थोक भनेर आउँछ अनि सब थोक लिएर जान्छ है छुट्टिने बेलामा चाहिँ सब थोक धोका प्रेममा धोका हुन्छ नि सबै थोक लिएर जान्छ किन होला अब किन <laughs> म त त्यस्तो उसमा परेको छैन है खासै अनुभव पनि गरे होइन अनुभव गरेको भए चाहिँ थाहा हुन्थ्यो सबैभन्दा पहिला हामी हाम्रो श्रोताहरूको विचार बुझ्छौँ त्यसपछि पनि हामी पनि भन्नेछौँ लास्टमा होइन हामी पनि भन्नेछौँ र कार्यक्रमको सुरुवातमा भने एउटा मिठो साङ्गीतिक आवाजलाई जोड्नुपर्छ हाम्रो राज्यको रोचाइमा पक्कै पनि निकै रमाइलो साङ्गीतिक आवाज बस्छ बच्छ अनि हामीलाई आश छ म तिम्रो होइन म तिम्रो दिन छुपोला तिमी सँगै भएमे मिठो साङ्गीतिक आवाज सँगसँगै फेरि पनि तपाईँलाई स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर इन्जोयमा program just for enjoy radio Arpan एक सय चार थुप्रो पाँच हजको ध्वनि तरङ्ग सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वको जुनसुकै गुनामा रहेर तपाईँ यति बेला सुनु सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच हजको नियमित प्रोग्राम जस्ट फर एनसीमा र आज यो बुधबारमा भने तपाईँलाई साथ दिनको लागि हामी दुईजना उपस्थित भइसकेका छौँ होइन त र तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामी एउटा टपिक सोध्ने छौँ र त्यसमा तपाईँको विचार पनि बुझ्नेछौँ र प्रेम सम्बन्धको एउटा टपिक्स रहेको छ तपाईँलाई त्यो प्र त्यो प्रश्न सोध्नेछौँ र तपाईँको विचार पनि बुझ्नेछौँ हामी दुईजना मिलेर हामी पनि अन्तिममा त्यसको विचार थोरै भए पनि दिनेछौँ त्यसैले ढिला नगरिकन आउनुहोस् हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुन्ना पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ र साथमा तपाईँले तपाईँका आफन्तसँगलाई सन्देश दिन सक्नुहुन्छ अनि सम्झन पनि सक्नुहुन्छ होइन त तपाईँसँग भएको प्रतिभाहरू पनि हामीलाई सुनाउन सक्नुहुनेछ गजल मुक्तको चुटकिला त्यो पनि हो होइन यो विषयमा कुराकानी गरेर तपाईँलाई केही भन्न मन लागेको छ भने भन्न सक्नुहुन्छ त्यसलाई नगरिकन आउनुहोस् हाम्रो स्टुडियोको सुजितालाई एउटा प्रश्न सोध्न मन लागेको छ होइन सुजिता यस्तो हुन्छ नि त के अरे घरतिर साथीहरूसँग कुरा गर्दा चाहिँ अलिकति त्यो आवाज पनि अलिकति ठुलो हुन्छ अलिकति हुन्छ जस्तो आफ्नो प्रेमी प्रेमिकासँग कुरा गर्दा चाहिँ आवाज पनि कसरी मिठो गएको जस्तो हुन्छ किन होला त्यस्तो चाहिँ किन लाग्छ अलिकति मिठो तरिकाले बोल्छ आफ्नो बाबा मम्मीहरूसँग चाहिँ अलिकति कस्तो अलिक ठुलो स्वरले बोल्छ अलिकति होइन तर प्रेमी प्रेमिकासँग जब फोन हुन्छ होइन त्यति बेला चाहिँ मिठो आवाज पनि कि त्यत्तिकै मिठो गा जस्तो हुन्छ किन होला कि त्यो अझै लागिरहन्छ कि किन मिठो आफ्नो प्रेमी प्रेमिकासँग जस्ट होइन त्यही के म म त्यही कुरालाई अनुभव गरिरहेको होइन किन होला त्यसरी मिठो गएको म मेरो साथीहरूसँग पनि कुरा गर्छु होइन अनि मेरो साथीभाइहरूसँग घरमा दिदी यस्तो होला नि कतै रिसाउने हो कि भन्ने डर हुन्छ नि त त्यही भएर नि धेरै माया लागेपछि भुलिरहनु मन लाग्छ होला सायद अब नमिठो केही नराम्रो भन्यो भने कता फोन राख्ने हो कि भन्ने <laughs> हुन्छ नि त जस राम्रोसँग बोल्यो भने उसलाई नि सुन्न मन लागिरहने अनि त्यस्तै होला मलाई त खासै <laughs> मलाई चाहिँ अनुभव चाहिँ प्राविधिक मित्र राजले पनि हो भनिरहनु भएको छ एकदम राम्रो भएर आउनु भएको छ राजीले अनुभव गर्नुभयो होला पक्कै पनि मलाई चाहिँ त्यही लाग्छ कि होइन चाहिँ अब प्रेम प्रेमिकासँग बोल्दा चाहिँ आवाज पनि मलाई कति मिठो गएको मैले पनि यति बेला यो पनि हो अनि आफ्नो मन परेको मान्छेले जस्तै सुकै जे नराम्रो भए पनि राम्रो देख्छ अरे नि भोइस हामीलाई अब कुनैको कुनै साथीहरूको नरा नराम्रो लाग्न सक्छ होइन उसको प्रेमिकालाई त्यही भोइस के लाग्छ भने यस्तो प्रेमी प्रेमिका आज हामीले प्रेमकै सम्बन्ध लिएर आएको छौँ होइन यस्तो के लाग्छ भने जस्ट आफूलाई मन परेको मान्छे चाहिँ जस्ट बाटोमा भेट्दा पनि लाज लाग्ने कि तिमीलाई चाहिँ त्यस्तो हुन्छ कि <laughs> अरूलाई अरू साथीहरूले सेयर गर्नुहुन्छ है जेस म त्यस्तो अनुभव त गरे होइन साथीहरूको भनाइ बुझाइ अनुसार कस्तो लाज हुने अनि त्यहाँबाट नि किन होला कि प्रेममा चाहिँ यो प्रेममा चाहिँ यस्तो किन हुन्छ होला जस्तो लाज हुने जस्तो आज मैले कपडा चाहिँ नराम्रो लगाएर आएको छु कि आज उसले देखियो होला यस्तो नराम्रोमा भन्ने है यस्तो आफूले मन परेको मान्छेले सायद आफूले चाहिँ त्यो मान्छेलाई राम्रो सोचिन्छ जे जस्तो नराम्रो लगाए पनि होइन नराम्रो बोले पनि राम्रो लाग्छ तर आफूलाई नि सायद उसले कस्तो तरिकाले त्यस्तै देखोस् आफू पनि त्यस्तै हुन पर्यो भन्ने सोच नै हुनसक्छ नि त मलाई चाहिँ त्यही लाग्छ तपाईँहरूको विचार पनि के छ हामी आज प्रेमकै टपिक्स लिएर आएको छौँ प्रेम एक थोक बनेर आउँछ अनि सबै थोक लिएर जान्छ तपाईँलाई चाहिँ के लाग्छ यो विषयमा होइन तपाईँ सबै सकारात्मक पक्ष पनि भन्न सक्नुहुन्छ नहुन नि सक्छ नि त तपाईँको आफ्नो विचार जे छ त्यही भन्न सक्नुहुन्छ सुजिताले चाहिँ यहाँ प्रेम गरेको छैन छैन भनेर हाम्रो श्रोताहरूलाई भनिराख्नु भएको छ तर पनि मलाई लाग्दैन सुजिताले प्रेम गरेको छैन भने किनभने सुजिता एकदम राम्ररी ब्युटिफुल छ पक्कै पनि मलाई लाग्छ सुजिताले चाहिँ प्रेम गरेको छ कि यहाँनिर श्रोताहरूलाई भन्नुपर्दा श्रोताहरूलाई त माया गरिरहन्छ नि त माया गरेर त फोन आउँछ हामीले जति श्रोतालाई माया गर्छौँ श्रोताले हामीलाई माया गरेर सम्झिनु हुनुहुन्छ प्रोग्राममा सायद आजभोलि चाहिँ अलि रोपाइमा व्यस्त कि हाम्रो श्रोताहरू अलि कम कम छ सुजिता जस्ट नराम्रो भएको भए अलिकति नराम्रो काली भएको भए जस्ट हो सुजिताले कसैलाई प्रेम गरेको छैन भने सुजिता यति राम्रो छ प्रपोज त यति आउँछ कालो भने दिल गोरु हुन्छ नि त त्यस्तो नराम्रो हुँदैन नि त कालो मान्छे छाला कालो मलाई चाहिँ लाग्छ सुजितालाई त प्रपोज यतिकै आउँछ होला अझै रेडियो सञ्चारकर्मी भन्दा त <laughs> फेसबुक हाम्रो हाम्रो दिवसको सबै आफ्नो कहानी चाहिँ मलाई भने जस्तो लाग्यो कि मलाई चाहिँ हाम्रो दिवसलाई चाहिँ यति धेरै आउँछ फेसबुकमा पनि फ्रेन्ड रिक्वेस्ट है जेन्ट्स भयो पनि धेरै आउँछ साँच्चै भएको कुरो हो तपाईँ पनि आउनुहोस् होइन यस्तै प्रेमको कुराहरू गर्न चाहनुहुन्छ भने हाम्रो आज टपिक्स पनि यस्तै रहेको छ है प्रेम चाहिँ एक थोक बनेर आउँछ जस्ट प्रेम सम्बन्ध सुरु हुँदा चाहिँ निकै रमाइलो लाग्छ निकै खुसी लाग्छ तर पनि प्रेम सम्बन्ध जब छुटिन्छ त्यति बेला यो संसार नै अँध्यारो जस्तो लाग्छ सुजितालाई पनि यस्तै भएको थियो त्यही भएर आज सुजिताले पनि यस्तै टपिक्स लिएर आएको छ सम्पूर्ण <laughs> दिवसले बनाएको टपिक्स है <laughs> <laughs> सुनाउन चाहन्छु सुजितालाई आज यस्तै भएको छ बिहानदेखि एकदम निराश छ पक्कै पनि सुजिताले टपिक्स लिएर आएको छ सुजितालाई तपाईँको विचार राख्नुपर्ने हुन्छ किनभने पनि एकछिन पछाडि फेरि सुजिताले केही डिसिजन लिन सक्छ त्यसै भएर तपाईँले चाहिँ विचार दिनको लागि शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ र यति बेला भने हाम्रो राजीको रोजामा एउटा फेरि साङ्गीतिक आवाजलाई जोड्नुपर्छ यो साङ्गीतिक आवाज सँगसँगै हामी विश्राममा जान्छौँ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार ठुलो पाँच र प्रोग्राम जस्ट फर इन्जोय सँगै रहनुहोला को सागर माँ लहर लहर दौड़ी रहे तिम्रो आँखा को सागर माँ लहर लहर दौड़ी रहे लहर मेरो सपना तिम्रे आज चल छ हर एक पर सही माँ तिमी भित्र गल छ ढुक ढुकी तिमी भित्र सर न देऊ मायाको सागरमा लहर लहर दौडिरहेछ माँ लहर घरको मान्छे घर को मान्छे सबै कुरा कहाँ मिल्ला केही तिमी सानो बाँकी मै सहला केही तिमी सहला नमस्कार म गायक हेमन्त शर्मा यति बेला यहाँ सुन्दै हुनुहुन्छ यहाँको लोकप्रिय रेडियो स्टेसन रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा बस्दैन एकै ठाउँ छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाँत एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डी घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै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 राम्रा राम्रा गहना लिन नेताजी मह कहाँ जाने पीर कति नलेउ कवि सङ्ग रमाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल माने जाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसल माने जाऊ हजुर हामी कहाँ स्वदेशी तथा विदेशी दक्ष कालीगरद्वारा तयार गरिने आधुनिक आकर्षक सुनसादीका गहना पाउनका साथै अर्डर अनुसार तयार गरिन्छ साथमा कम्प्युटर प्रविधिबाट नापतल गरी खरिद बिक्री गरिने एवं सम्पूर्ण राशि अनुसारको पत्रहरू पाइने एकमात्र पसल सम्पर्क हरे कृष्ण हरे राम सुनचाँदीको पसल रतनगर दुई high school road Tadhi phone number शून्य छपन्न पाँच एकसठी दुई सय बिस मोबाइल नम्बर अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र प्रोपराइटर कृष्ण ढकाल पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy stores Ratnanagar दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेसन सेन्टर खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 my scooter of the year बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009 2010 Bike of the Year Award प्राप्त अपासी RTR 160cc साथमा स्टार 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ चौक टाढी चितुवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी सम्झे सम्झे तिमीलाई यो मनमा बिर्सन सकिन के गरी यो जीवनमा के गरी यो जीवनमा सम्झे सम्झी नमस्ते म गायक शशान खणेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नै बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छौँ प्रोग्राम जसबाट एनसीमा तपाईँ यति बेला सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज त्यस्तै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वको जुनसुकै कुरामा रहेर तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जसमा एनसी र प्रोग्राम नियमित आउने गर्दछ त्यसो त होइन बिहान एघार बजीको अर्पण खबर लगत्तै करिब करिब बाह्र बजेसम्म आउने गर्दछौँ आजको यो बुधबारको बसाइमा भने तपाईँलाई साथ दिनको लागि म दिवस मगर अनि म सुजिता हमाल उपस्थित भइसकेका छौँ र आज भने हामी प्रोग्राम जसमा एनसिएमा एउटा टपिक्स लिएर आएका थियौँ होइन त जस साथीहरू चाहिँ बिजी भएर आउनु भएन हामी चाहिँ यही विषयमा कुराकानी गऱ्यौँ होइन त अनि त्यही विचारमा त्यही विषयमा कुराकानी गरिराखेका छौँ तपाईँको विचारहरू पनि बुझ्न खोजिराखेका छौँ साथीहरू टेलिफोन सम्पर्कमा आउनुहुन्छ तर पनि बिचैमा टेलिफोन डिस्कनेक्ट हुन्छ धेरै साथीहरूले मिस कल भयो भनेर हाम्रो राजी पनि रिसाइरहनु भएको के है यस्तो मिस कल दिइरहनुहुन्छ तर सम्झेर त हो है तैपनि अब हाम्रो प्रोग्राममा पनि सहभागी हुनुहोस् है मिस कल मात्र दिएर सम्झने मात्र नगर्नुहोस् तपाईँको विचार बुझ्ने त मन थियो तर पनि तपाईँ टेलिफोन सम्पर्कमा आउनु त भयो तर पनि बिचमा फर्केर गयो जानुभयो अब हाम्रो विचार राख्दै कार्यक्रमबाट पनि बिदा हुने बेला भएको छ पहिला सुजिताले राख्छ के लाग्छ तिमीलाई प्रेममा एक थुक बनेर आउँछ अनि सबै थुक लिएर जान्छ भन्ने यो तिम्रो होइन के लाग्छ तिमीलाई चाहिँ के लाग्छ भन न मलाई चाहिँ अब सबै थुक लिएर आउँछ जस्तो पनि लाग्दैन सबै थुक लिएर जान्छ जस्तो पनि लाग्दैन मलाई चाहिँ के लाग्छ मैले यो मैले आफै बनाएको पनि होइन समरल उपन्यास सुबिन भट्टराईको समरल लिएको प्रेम एक थोक बनेर आउँछ अनि सबै थोक लिएर जान्छ प्रेम जब प्रेम सम्बन्ध सुरु हुँदा चाहिँ मान्छेलाई खुबै रमाइलो लाग्छ सम्झिरहन मन लाग्छ आफ्नै प्रेमी प्रेमिकाहरूलाई सम्झिराख्नु मन लाग्छ अनि जस्ट प्रेम प्रेम सम्बन्ध सुरु हुँदा चाहिँ निकै रमाइलो लाग्छ निकै जब त्यो गरेपछि हरेक कुरा सबै चिज जान्छ प्रेम सम्बन्ध धोका भएपछि चाहिँ प्रेममा के हुन्छ भने अब पढाइ पनि बिग्रिन्छ घर परिवारको सम्बन्ध पनि नराम्रो हुन्छ अरूले बोल्दा पनि अलिकति झर्को लाग्ने खालको एकदम स्याड भएर बस्ने त्यही भएर सबै थोक लिएर जान्छ दिवस पनि <laughs> स्याड लिएर जान्छ श्रोताबिनहरूलाई के जानकारी गराउँछु भने समर ल पढ्ने हुने सम्पूर्ण पाठकहरूले समर ल टू पनि आउँदैछ यो अन्तिम साता असारकोमा त्यो पनि पुस्तक पसलमा गएर किन्नु होला भन्दै कार्यक्रमबाट अब बिदा माग्ने बेला भइसकेको छ गर्नुभएको छ माग्नु पर्छ भनेर रेडियो अर्पण एक सय चार थुप्रो पाँच हस् त्यस्तै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र हाम्रो आवाज तपाईँको रेडियो सेटसम्म अर्थात् श्रोता समक्ष पुर्याउनको लागि प्राविधिक कक्षीमा रहेर हाम्रो राजीले सहयोग गर्नुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ आजको प्रोग्राम जस्ट फर आजको यो एपिसोडबाट प्रोग्राम जस्ट फर एनजीबाट म दिवस मगर अनि म सुजिता हमाल एकैसाथ बिदा हुन्छु नमस्कार can't. तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा